शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ तिमीलाई सम्झी धड्किने भरोसा नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया पढाउ शनि दर्शा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ माया तिमीलाई साथ दिन हो तिमी भने तर्किन्छौ किन हो पिपालुलाई झाल चढाउ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरे माया बढाउ तिमीलाई साथ दिन हो तिमी भनी तर्किन्छौ किन हो पेपालुलाई जाला चढाउ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ शनि दशा लागे नि पाइन्छ भनिन्छ पूजा पाठ गरेर हेरौ आफ्नो शिर जोगाउन चाहनामा तिम्रो मन ती पालुलाई जाल चढाउन शनि दर्शा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ सक्छु बरु आफ्नो शिर झुकाउन चाहनामा तिम्रो मन दुखाउन पिपालुलाई झालो चढाउन शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरे लागे नि मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर